नेकपा माओवादीको जिल्ला इन्चार्ज वीरबहादुर कार्की गुल्मी जिल्लाको जिल्ला परिषद छ नि तपाईँहरूको पार्टीको मुख्य जोड केमा छ अहिले हामीले जो परम्परागत ढङ्गले बजेट बाँड्ने जुन एउटा परिस्थिति थियो या बाँड्दै आएका थिए त्यसलाई चाहिँ आफ्ना कार्यकर्ताहरू पालन पोषणमा जसरी उनीहरूले जोड गर्थे त्यसलाई ध्यान दिएर जम आफ्ना कार्यकर्ताहरू मात्रै भएको ठाउँमा आफ्ना कार्यकर्ता पाल्ने जुन प्रक्रिया पद्धति थियो त्यसलाई चाहिँ तोड्ने हिसाबले चाहिँ समग्र रूपमा जहाँ विकास निर्माणका पहुँचहरू पुगेका छैनन् त्यहाँ पुर्याउनु पर्छ भन्ने नै हाम्रो मुख्य जोड रहन्छ मेरो नाम जीवन चन्द्र राणा हो र म राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष हो र अहिले खास गरी जिल्लाको विकास निर्माणको सवालमा अहिले जिल्ला परिषदको तयारी भइरहेको छ र अहिले विषयगत कार्यालयहरू र गाविसबाट टप फाइभमा छानिएका र इलाकाबाट छनौट भएर आएका योजनाहरू र जिल्लामा रहेका अरू सहयोगी कार्यालयहरूको बिचमा कुन कुन कार्यक्रममा क कसले के के सम्बोधन गर्न सक्छन् भनेर विषयगत कार्यालयहरूको बिचमा अहिले छलफल चलिरहेको छ र अहिले राष्ट्रिय जनमोर्चाले खास गरी गुल्मी जिल्लाको विकास निर्माणको सवालमा आर्थिक उत्पादनमा जोड गर्नुपर्छ र भौतिक तर्फतिर यातायात सम्बन्धमा यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने आफ्नो राष्ट्रिय जनमोर्चाको धारणा छ र यही रूपमा राष्ट्रिय जनमोर्चाले आफ्नो प्रतिनिधित्व गरिरहेको छ खास गरी अहिले परिषदको तयारी मात्र अहिले चलिरहेको अवस्था हो पार्टीले कार्यकर्ता मार्फत टिपाका योजना खोल्तिया लिएर पनि त आएको हुन्छ तपाईँको योजना कति छ अब यो विगतको दिनको कुरा गर्दा हेर्दाखेरि यहाँको प्रश्न एकदम ठिक हो तर गुल्मी जिल्लामा रहेका राजनीतिक पार्टीहरूको हाम्रो चाहिँ नि सोचाइ के हो भने अहिले विगतका दिनहरूलाई दोहोरिन दिनु हुँदैन र जुन गाविसबाट माग भएका छन् जुन इलाकाबाट पास भएर आएका छन् ती चिजहरूलाई प्राथमिकता दिनुपर्छ त्यसलाई सम्बोधन गर्नुपर्छ त्यसो भएर गयो भने मात्र एउटा चाहिँ जनताले आगामी दिनमा परिषद गर्ने कुरा इलाका गोष्ठी गर्ने कुरा गाउँ परिषद गर्ने कुरा चिविसँग माग्ने कुरा यसमा चाहिँ उहाँहरूलाई विश्वास बढ्नेछ भनेर हामीले चाहिँ नि त्यसरी चाहिँ नि बाहिरी खोल्तीबाट त्यस्ता योजनाहरू चाहिँ नि ल्याउनु हुँदैन भनेर चाहिँ नि अब राष्ट्रिय जनमोर्चा लागिरहेको छ र मेरो खोल्तीमा त्यस प्रकारको माग पनि आएको छैन र मैले बोकेर पनि हिँडेको छैन म समग्र यो चाहिँ नि उनासीवटा गाविस हुन् जुन गाविसमा चाहिँ विकास भए पनि यही जिल्लाकै विकास हुने हो यो दृष्टिकोण राष्ट्रिय जनमोर्चाले राख्दछ धन्यवाद हजुर म ज्ञान कुमार बुढा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको प्रतिशत प्रतिनिधि जस्तो तपाईँहरूको अहिले जिल्ला परिषद चलिरहेको छ तपाईँहरूको पार्टीको एजेन्डा अथवा तपाईँहरूको पार्टीको जोड के कुरामा बढी छ अहिले जुन जिल्ला परिषद चलिरहेको छ जिल्ला परिषद चल्नुभन्दा अगाडि गाउँ परिषद र इलाका परिषदहरूबाट विभिन्न हिसाबले चाहिँ छलफल भएर प्राथमिकताका आधारमा आएका छन् र हाम्रो पार्टीको तर्फबाट चाहिँ तल्लो स्तरका परिषदबाट आएका जुन एजेन्डाहरू छन् त्यसलाई चाहिँ खास गरिकन जनताको आर्थिक उन्नति गर्ने आत्मनिर्भर अर्थतन्त्रको विकास हुने गरिकन र जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी हाम्रो पार्टीको तर्फबाट चाहिँ एजेन्डाहरूलाई अगाडि बढाउने जोड छ नेताको खोज्दीका योजना पास गर्ने पनि गरिन्छ त्यस्तो छ कि छैन अनि नेताहरूको खल्तीबाट योजना पास भए भन्ने कुरा जनताबाट व्यापक आइरहेको छ र गाविसका र इलाकाका परिषदहरूमा पनि व्यापक रूपमा त्यो उठिरहेको छ र हिजोका दिनहरूमा केही योजना त्यसो पनि भएका छन् र अहिलेको परिषदमा हाम्रो पार्टीको तर्फबाट नेताहरूको खल्तीबाट भन्दा पनि तल्लो स्तरका परिषदबाट आएका योजनाहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो पार्टीको जोड छ मेरो नाम टोमलाल पाण्डे म अध्यक्ष नेकपा माले गुल्मी हामीले जिल्लाको समग्र विकास गर्न गर्न आधार तयार गर्ने हामी त्यो विषयमा विशेष जोड गरिरहेका छौँ र गाउँबाट आएका मागहरू इलाकाबाट आएका जुन मागहरू तिनलाई प्राथमिकता साथ सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा छौँ र जिल्लाको समग्र विकासका लागि खास गरी हाम्रो जिल्लामा तिनवटा स्रोतहरू कृषिमा यो पर्यटनमा हामी जुन विशेष जोड दिनुपर्ने अवस्था छ अब जलविद्युत कुरो त अब राष्ट्रिय स्तर कुरो हो पर्यटनमा पनि हामीले गर्न सक्ने कुरो कृषिमा हामीले गर्न जस्तै दस वर्ष कृषि योजना हामीले बनाएका छौँ त्यसलाई कार्यान्वयन गरेर हामी कसरी आत्मनिर्भर गर्ने र त्यसलाई हामी पर्यटनसित जोड्ने त्यो विकाससँग जोड्ने कुरामा हामी लागेका छौँ र त्यही नीति अन्तर्गत हामीले यो जिल्ला परिषदलाई त्यसै उन्मुख गराउने कोसिसमा छौँ विशेष गरेर दलका नेताहरूले आफ्ना कार्यकर्ता मार्फत आएका योजनाहरूलाई खोल्तीमा लिएर आएका हुन्छन् त्यसलाई यसो छिराउने मेसो गरिया छैन अब तपाईँले भनेको कुरो हो पहिला विगतमा यस्ता कुराहरू पनि हुने गरे भए तर आखिर कुन गाउँ छ जहाँ एमाले नभएको होस् कुन टोल छ एमाले नभएको होस् त्यस कारणले हामी त्यो समग्रमा त्यो हाम्रो गोजाबाट निकाल्नै परेन जनताले माया चाहेका योजना नै हाम्रा योजना हुन् त्यसो भएर हामीले जहाँबाट माग आए पनि जिल्लामा हो भने त्यस कारण जिल्लाको विकास गर्नु हाम्रो दायित्व त्यसैका लागि हामी हुनुहुन्छ हामीलाई कुनै पार्टीका एउटा व्यक्तिले ल्याएर भन्यो भन्दैमा हामी त्यो सामाजिक मर्यादा भन्दा उल्लङ्घन गर्न चाहन्नु म भुवन प्रसाद श्रेष्ठ नेपाली काङ्ग्रेसको प्रतिनिधि जिल्ला विकास समिति गुल्मी हामीले खास गरेर चाहिँ भौतिक विकासका कुराहरूमा अलिकति बढी जोड यसभन्दा अगाडि चाहिँ दिइराखेको हो जस्तो चाहिँ बाटोघाटो खानेपानी अब भौतिक निर्माणका कामहरू जति पनि छन् त्यसमा अलिकति बढी जोड चाहिँ हाम्रो चाहिँ अहिले पछिल्लो पटक चाहिँ जिल्ला विकास समितिले चाहिँ दिइराखेको छ तर मलाई अब कस्तो लाग्छ भने भौतिक विकासमा भन्दा पनि अब चाहिँ सामाजिक विकासका कुराहरूमा पनि अलिकति बढी जोड दिने हो कि अब हामीले बाटाघाटाहरू चाहिँ धेरै बनाइयो तर ती बाटाघाटाहरूको हामीले चाहिँ त्यसबाट प्रतिफल हामीले चाहिँ कति लियौँ यो कुरा चाहिँ अलिकति महत्त्वपूर्ण कुरा छ त्यसले गर्दा जिल्ला विकास समितिले पछिल्लो पटक हामीले चाहिँ यो दस वर्षीय कृषि रणनीति भनेर एउटा चाहिँ गुरु योजना हामीले चाहिँ पेस गरेका छौँ नेपाल सरकारले पनि वास्तवमा यसलाई अलिकति बढी महत्त्व दिएको छ र यो वर्ष जिल्ला विकास समिति गुलीमा वास्तवमा कृषिको सेक्टरमा अलिकति बजेट चाहिँ बजे बढेर पनि आएको छ रकम चाहिँ बढी आएको छ त्यसले गर्दा अब हामीले चाहिँ आय आर्जनका कुराहरूमा रोजगारी सिर्जना गर्ने कुराहरूमा कसरी चाहिँ हाम्रा युवाहरूलाई चाहिँ लगाउन सकिन्छ यो कुरामा पनि अलिकति बढी महत्त्व हामीले चाहिँ दिएका छौँ र पछिल्लो पटक वास्तवमा चाहिँ ओडिएफ जुन चाहिँ खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने एउटा चाहिँ लहर चलेको छ र यो लहर मात्र नभएर यथार्थमै परिणत यसलाई चाहिँ कसरी गर्न सकिन्छ त्यसले गर्दा धेरै ठाउँहरूमा अहिले पनि वास्तवमा चाहिँ खुल्ला दिशाका कारणले हाम्रा खानेपानी मुहानहरू चाहिँ असुरक्षित छन् विभिन्न रोगहरूबाट हाम्रा धेरै बालबालिकाहरू धेरै जनताहरू वास्तवमा चाहिँ आक्रान्त छन् यी साना साना कुराहरूमा पनि हाम्रो अलिकति बढी ध्यान पुग्नुपर्छ कि जस्तो हामीले चाहिँ ठानेका छौँ विगतमा पार्टीहरूका नेताहरूका गल्तीमा आफ्नै खालका योजना पास हुन्छन् भन्ने गुनासो सुनिएको छ नेपाली काङ्ग्रेसको तर्फबाट केही योजनाहरू कुरा ल्याउनु भएको छ अब यसलाई त प्रेमजी अब यो कतिपय कुराहरू बाहिर चाहिँ जति आएका छन् त्यस्तो चाहिँ होइन हेर्नुहोस् किनभने हामीले योजना छनौटका विभिन्न चरणहरू चाहिँ छन् किनभनेदेखि यो पत्रकारहरूलाई सबैलाई चाहिँ थाहा हुनुपर्छ किनभनेदेखि हामीले वास्तवमा अहिले विषयगत समितिको मिटिङ बसेको छ यो वास्तवमा योजना छनौट प्रक्रियाको दसौँ चरण हो यसभन्दा अगाडि हामी चाहिँ नवौँ चरणमा हरेक इलाकाहरूबाट इलाका योजनाहरूलाई चाहिँ प्राथमिकीकरण गर्ने काम हामीले चाहिँ सम्पन्न गरेका छौँ त्यसले गर्दा जति पनि कुराहरू चाहिँ बाहिर आएका छन् नेताहरूले वास्तवमा चाहिँ आफ्ना गोजाबाट खल्तीबाट आफ्ना चाहिँ अनुकूलका चाहिँ कार्यकर्ताहरूका योजना राख्छन् भन्ने किसिमका जुन चाहिँ भ्रमहरू चाहिँ सिर्जना गरिएको छ यो अत्यन्तै चाहिँ निराधार